इस अर्पण खबर को यस अर्पण खबरको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी सङ्घ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W dot radio Arpan dot कमबाट संसारभरि के साथ सुनिरहनु भएको अपराह चार बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ म सुजिता हमाल अब खबर विस्तारमा विभिन्न तेह्र विद्यार्थी संगठनले भोलिको लागि आह्वान गरेको नेपाल बन्द फिर्ता लिएका छन् आज अनेरासौँ बेको कार्यालयमा भएको विद्यार्थी संगठनको बैठकले बन्दबाट जनजीवन प्रभावित हुने र सर्वसाधारणले दुःख पाउने भन्दै बन्दको कार्यक्रम फिर्ता लिने निर्णय गरेको नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले सिआइएनलाई जानकारी दिनुभएको छ तर विद्यार्थी संगठनहरूले आन्दोलन भने जारी राख्ने बताएका छन् नेपाल बन्दको कार्यक्रम फिर्ता भए पनि अन्य विरोधका कार्यक्रमलाई निरन्तरता दिने विद्यार्थी नेताहरूको भनाइ छ मुख्य चार दलको प्रस्तावमा संवैधानिक परिषदले दोस्रो जनआन्दोलन दबाएको आरोप लागेका व्यक्ति लोकमान सिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्तिको सिफारिश गरेको भन्दै अनि राष्ट्रिय नेमिसङ लगायतका तेह्र विद्यार्थी संगठनले विरोध प्रदर्शन र आन्दोलन गर्दै आएका छन् नेपाल आदिवासी जनजाति महासंघको आठौं महाधिवेशन अन्तर्गत अहिले उद्घाटन सत्र चलिरहेको छ चितवनको भरतपुर स्थित वीरेन्द्र बहुमुखी क्याम्पसको प्राङ्गणमा सुरु भएको उद्घाटन सत्रको शहीद धनबहादुर धनेतका बुवा कमल चौधरीले शुभारम्भ गर्नुभएको हो उपराष्ट्रपति परमानन्द झाले उद्घाटन गर्ने कार्यक्रम रहे पनि झा अनुपस्थित भएपछि चौधरीले उद्घाटन गर्नुभएको हो उद्घाटन सत्रमा महासंघ अध्यक्ष लेखीले आदिवासी जनजातिहरूको हक हित संरक्षणको लागि महाधिवेशन बलियो आधार हुने भन्दै आफूहरू एकजुट भइसकेकोले कसैले पनि कमजोर नठान्न आग्रह गर्नुभएको छ एउटा कोठाबाट सुरु भएको महासंघ आज सबै आदिवासी जनजातिहरूको छाता संगठन बन्न सकेको अध्यक्ष लेखीले उल्लेख गर्नुभएको छ उद्घाटन सत्रमा अहिले विभिन्न पार्टीका नेताहरूले सम्बोधन गरिरहेका छन् सम्बोधन गर्दै पूर्व अर्थमन्त्री समेत र एकीकृत माओवादी नेता वर्षमान पुनले आदिवासी जनजाति आन्दोलनले उचाइ प्राप्त गरेको भन्दै चार वर्षसम्म विघटित संविधान सभामा आदिवासी जनजाति समुदायको अधिकारको पछिमा बहस गरेको जानकारी दिँदै जातीय पहिचान सहितको एजेन्डामा सहमति नगरेर केही दलका नेताहरूका कारण संविधान सभा विघटन भएको बताउनु भएको छ महाधिवेशनका लागि सम्पूर्ण आदिवासी जनजातिको अभियान संविधान सभाबाट जारी गरौं पहिचान सहितको संघीय संविधान भन्ने नारा तय गरेको छ महाधिवेशन उद्घाटन हुनु अघि चितवन आसपासका जिल्लाहरू नलप्रासी रूपन्दी मकनपुर बाह्र पर्स लगायतका स्थानबाट सांस्कृतिक झाँकी सहितको र्याली निकालिएको थियो बन्द सत्रमा विभिन्न जातीय संगठन जिल्ला सम्बन्धी समिति लगायतका गरी पाँच जना प्रतिनिधि पर्यवेक्षक सहभागी हुने बताइएको छ नयाँ नेतृत्वको लागि अध्यक्ष पदका प्रत्याशित नगेन्द्र कुमार चन्द्रविक्रम राई नरेश ताम्रकार पेछारिङ शेर्पा र नित्यान्द तामपुरिया रहनु भएको छ गृहमन्त्री माधव प्रसाद घिमिरेले आगामी कार्तिक महिनाको अन्तिम वा मङ्सिरको पहिलो साता निर्वाचन गर्ने गरी सरकारले तयारी गरिरहेको बताउनु भएको छ सरकार मिति घोषणाको अन्तिम तयारीमा रहेकाले केही दिन मात्रै चुनावको मिति घोषणा हुने उहाँले बताउनु भएको छ चितवनका सरकारी कर्मचारीलाई आज बिहान भरतपुरमा निर्देशन दिँदै गृहमन्त्री घिमिरेले यस्तो बताउनु भएको हो निर्वाचनलाई दृष्टिगत गरी काम गर्न सबै कर्मचारीलाई घिमिरेले निर्देशन दिनुभएको हो देश अप्ठ्यारो स्थितिबाट गुज्रिएको भन्दै मन्त्री घिमिरेले असन्तुष्ट दलहरूसँग वार्ता गरी सरकार सबै दललाई निर्वाचनमा सहभागी गराउन लागि परेको बताउनु भएको छ लोकतान्त्रिक विधि निर्वाचन भएको र मुलुकमा दिगो शान्ति स्थापनाका लागि निर्वाचनको विकल्प नभएको भन्दै मन्त्री घिमिरेले असन्तुष्ट दलहरू पनि निर्वाचनमा सहभागी हुनेमा आफू विश्वस्त रहेको बताउनु भएको छ एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीको दस्तावेजलाई अध्ययन गरेर पूर्णता दिन पोखरा पुग्नु भएको छ माओवादीले हेटौँडा महाधिवेशनबाट पारित गरेको दस्तावेजलाई अन्तिम रूप दिन प्रचण्ड पोखरा पुग्नु भएको उहाँको निजी सचिवालयले जनाएको छ भेटघाट तथा विभिन्न कार्यक्रममा व्यस्त हुँदा काठमाडौँमा फुर्सद नभएकाले दस्तावेजलाई अन्तिम रूप दिन प्रचण्ड पोखरा जानुभएको जनाइएको छ अध्यक्ष प्रचण्ड केही दिन पोखरामै रहने उहाँको निजी सचिवालयले जनाएको छ आगामी केन्द्रीय समिति बैठकमा पेश गर्ने भनेको दस्तावेज छलफलका क्रममा आएको सुझाव र सम्बोधन प्रस्ताव नै बताइएको छ र उन्नाइस वर्ष मुनिकाको एसएसए एलिड कप क्रिकेट अन्तर्गत आज तेस्रो स्थानको लागि भएको खेलमा नेपाल पराजित भएको छ एक सय उन्नाइस रनको योगफल तयार पारेको नेपाल घरेलु टोली मलेसियासँग छ विकेटले पराजित भएको हो पहिला ब्याटिङ गरेको नेपालले चौवालिस ओभरमा सबै विकेट गुमाएर एक रन बनाएको थियो एक रनको लक्ष्य पछ्याएको मलेसियाले अडतिस दशमलव ओभरमा चार विकेट गुमाएर पुरा गर्यो नेपालका अमित श्रेष्ठले बत्तीस हरिशंकर शाहले पच्चिस निर्मल थापाले बाह्र रनको योगदान गरेका थिए यसअघिका खेलमा नेपालले मलेसिया कुवेत बहराइन र कतारलाई हराएर पनि हिजो भएको सेमिफाइनलमा युएसँग पराजित हुन पुगेको थियो आज मलेसियासँगको पराजयपछि नेपालले एलिड कपको चौथो स्थानमै चित्त बुझाउनु परेको छ यसैबीच एलिड कप क्रिकेट प्रतियोगिताको उपाधि भने अफगानिस्तानले जितेको छ मलेसियामा बिहान सकिएको फाइनल खेलमा युएलाई दस विकेटले पराजित गर्दै अफगानिस्तानले उपाधि जितेको हो हवस् त अपराह चार बजीको अर्पण खबर सकियो म सुजिता हमाल बिदा भएँ नमस्कार अर्पण खबरको साथमा होटल स्टार बैंक विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट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 लगाउने राम्रो सुट पाउने ठाउँ पनि हुनु पर्यो फेरि हाम्रो महिला सभासदलाई पनि त साडी ब्लाउज चाहिन्छ होला नि भन्नेहरूलाई लगाइरहे मलाई तपाईँलाई सुट महिला सभासदलाई चाहिँ साडी र ब्लाउज हाम्रो सौराज्य कृषि विकास ब्याङ्कको पहिलो चेलामा सौभागी वस्त्रालय खुलिसकेको छ भन्ने हामीलाई लगाइराखेको छ हजुर हामी कहाँ सटिङ सुटिङका रेमन्ड कम्पनीबाट ब्रान्डेड सामान उपलब्ध हुनुका साथै विवाह व्रतबन्धका लागि चाहिने ब्रान्डेड साडी कुर्ता सलवार तथा सम्पूर्ण सामान सुपथ मूल्यमा पाइन्छ सम्पर्क सौभाग्य वस्त्रालय सौराहा चोक कृषि विकास बैङ्कको पहिलो तला फोन शून्य